you. megahertz. नमस्कार रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तकमाला लिएर मदन भण्डारी आज पनि उपस्थित भइसकेको छु एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभरेकै साथ सुनिरहनु भएको हुनुपर्छ मलाई प्रविधि समेसनमा आज पनि कौशल कान्छुले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ सोच्दा सोच्दै जान्छ रात कहाँसम्म होला सोच्दा सोच्दै जान्छ रात कहाँसम्म होला बाउले बनाएको घात कहाँसम्म होला वडा अध्यक्षको छोराले नै यत्रो धाक लगाउँछ मन्त्रीको छोराको हात कहाँसम्म होला ओहो हो हो हो यो मुक्तक मुक्तककार दिनेश थामेजीको बचाङ उहाँको घर हो मुक्तक निकै नै दमदार लेख्नुहुन्छ मुक्तकार दिनेश थामेजी उहाँका यिनै चुस्किला मुक्तकरपहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहेँ आजको यो बसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्तक मसँग छन् म आलो पालो तपाईँहरूले नै पठाउनुभएका मुक्त हरबर जोड्दै जानेछु हामी सँगै रहनुहोला अँथ्यारोमा तिर हानी प्रेम गर्न सक्दिनँ म अँथ्यारोमा तिर हानी प्रेम गर्न सक्दिनँ म हुन्न पक्कै जानी जानी प्रेम गर्न सक्दिनँ म मलाई राम्रै लाग्छ तिमी के गर्छौ थाहा छैन माया गर्लेऊ भन्ठानी प्रेम गर्न सक्दिनँ म अर्को मुक्त कार्यक्रममा मैले जोडेँ यो मुक्तक कुमार पनेरुजीको नुवाकोट उहाँको घर हो कुमार पनेरुजीका मुक्त खरबहरूसँगै म अर्को मुक्तक लिन्छु श्रोता मसँग मुक्तक छ किरण कार्कीजीको मान्छे हो मान्छे कसरी बिक्रीमा हुन्छ मान्छे हो मान्छे कसरी बिक्रीमा हुन्छ अरे यार व्यापार गर्ने पनि त सीमा हुन्छ तिमीले मृत्यु भन्ने कहिल्यै देखेका छैनौ तर राख मृत्यु सधैँ तिम्रै खल्तीमा हुन्छ किरण कार्कीजी बुङ्गल नगरपालिका चार खिरातडी हाल बुङ्गलबाट यसरी हामीलाई यो पाला सम्झनुभयो अर्को मुक्तक श्रोता मसँग रहेको छ मुक्तकार हुनुहुन्छ प्रजित कुँवरसी तिम्रा हरेक कुरा मान्छु भनिदिए पुग्छ तिम्रा हरेक कुरा मान्छु भनिदिए पुग्छ मेरै जिन्दगी उठान्छु भनिदिए पुग्छ माया गर्ने केटीहरूको कमी हुन्न बस कोरिया छु जापान छु भनिदिए पुग्छ यसरी व्यङ्ग्य प्रजित कुँवरजी मुक्तकमा बानापा चौध बायाँ खोला सिक्रे स्याङ्जा घर हो अर्को मुक्तक मसँग छ श्रोता यमुना खतिवडासीको केही समय अघि उहाँसँगको बलाकुसारी मैले कार्यक्रममा राखेको थिएँ अबको क्रममा म यमुना खतिवडाजीको मुक्तक मुक्तक सँगसँगै एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु स्वर्णामती छ झापा उहाँको घर हो यमुनाजीको मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता देखावटी बाहिरी रूपमा चिप्लो घस्नेहरू चिनियो देखावटी बाहिरी रूपमा चिप्लो घस्नेहरू चिनियो भित्र भने विषालु सर्पले चाहिँ टस्नेहरू चिनियो मनमा सत्य धर्म कहिल्यै हुँदैन यति बुझ्नुहोस् अङ्गालोमा पेर्दै पिठ्युमा छुरा धस्नेहरू चिनियो भन्दछन् सब जमाना जमाना जमाना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ मान्छेहरूको आफ्नै जमाना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ भन्न त भन्दछन् छन् सब जमाना खराब छ जमाना अपना कतिवटा सिको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला सुनिरहनु भएको छ आजको यो बसाइमा म तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त करपहरू आलो फालो लिइरहेको छु श्रोता तिमीलाई आफ्नो सोच्ने ठुलो गल्ती गरिएछ तिमलाई आफ्नो सोच्ने ठुलो गल्ती गरिएछ आफू यहाँ टाढ भएँ तिम्रो खल्ती भरिएछ माया माया भन्दै म तिम्रो पछि लागिरहे तिमी पुग्दा निकै अघि आफू पछि परिएछ यसरी मुक्तक मालाको यो बसाइमा आउनुभयो मुक्तकार अम्बिका प्रसाद बन्जाराजी निकै लामो समय पश्चात आउनुभयो अम्बिका प्रसाद बन्जराजी उहाँको अर्को एउटा मुक्तक पनि छ म सँगसँगै राख्न चाहन्छु हुँदैन कुनै सम्बन्ध सधैँ एकनाश हुँदैन हुँदैन कुनै सम्बन्ध सधैँ एकनाश हुँदैन आपतमा कोही कतै आसपास हुँदैन प्रेम त झन् वैशालु खेल पो रहेछ स्वार्थी दुनियाँमा कसैको विश्वास हुँदैन निकै लामो समय पश्चात यसरी हामीलाई सम्झेर माया बाँड्दै आउनुभयो मुक्तकार अम्बिका प्रसाद बन्जराजी हजुर सरलाई उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता म लिइहाल्छु टोपेन मल्लसीको जानी सानी लासको घाँटी रेट्न नआउनु जानी जानी लासको घाँटी रेट्न नआउनु र त्यो दिन मुर्तासँग रिस मेट्न नआउनु दिनुसम्म पीडा त दियो बाँचुन्सेललाई म मरेँ भने मसन घाटमा भेट्न नआउनु ओहो हो हो हो यो मुक्तक मुक्तकार टोपेन मल्लजीको बागलुङ उहाँको घर हो अर्को मुक्तक मसँग छ तामिता राई चाँदनीजीको अझै उस्तै छ जिन्दगानी गरिबको बस्तीमा अझै उस्तै छ जिन्दगानी गरिबको बस्तीमा गर्छन् जानै आना खानी गरिबको बस्तीमा आँगनमै मोटर बाटो पुगेछ सभासदको घरमा उता छैन बत्ती छैन पानी गरिबको बस्तीमा निकै मनसुनी मुक्तक मुक्तकार हुनुहुन्छ तामिता राई चाँदनीजी हलेसी तुवाचुङ नगरपालिका साथ हलेसी खोटाङ उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग राजेश पाठक प्यासी आत्माजीको गजुरी पाँच धादिङ उहाँको घर हो हामी उहाँको मुक्तक सँगसँगै अर्को एउटा गीत पनि सुन्नेछौँ अबको क्रममा मुक्तकार राजेश पाठक प्यासी आत्माजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आज भोलि दुनियाँको तिखो नजर भएको छ आज भोलि दुनियाँको तिखो नजर भएको छ त्यसैले त जिन्दगानी मेरो जहर भएको छ घाइते हुन अन्य कुनै कारण किन चाहियो फुलसँग युद्ध गर्दा यो मन पत्थर भएको छ मेरो बेहोसी आज मेरो लागि पर्दा भो पीर सबै दुःख सबै पर्दा मेरो बेहोसी आज जिन्दगीको या हो नशा रक्सीको यो नशा जिन्दगीको या हो नशा रक्सीको के हो यो पीरती हो जे थिये स्वाफ न सबै नही पगली एदा पानी वो के बिहान साज सबै जिन्दगी नै परदा आशिष पाठक प्यासी आत्माजीको मुक्तक मुक्तकसँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडिभिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाईमा श्रोता म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो फालो लिइरहेको छु म मुक्तक नै लिन चाहन्छु पुनः अड्दैन कोरा पानाहरूमा परदेशको यो जीवन कहानी हट्दैन कुरा पानाहरूमा परदेशको यो जीवन कहानी फुट्दैछ भक्कानु भित्रभित्रै सम्सेर र परदेशी जिन्दगानी आकाशलाई छानो बनाई रात बित्दा खुल्ला बगरमा बिन्ती कसैले सोध्दै नसोध्नु के भोक तिर्खा के खाम पानी निकै मिठो मुक्तक मुक्तकार जिपिएस शरद पौडेलजीको किर्तिपुर काठमाडौँ उहाँको घर हो जिपिएस शरद पौडेलजीका यिनै मुक्त खरबहरूसँगै श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गोविन्द खनालजीको हाम्रा प्राकृतिक मूलहरू सुक्न दिने छैन हाम्रा प्राकृतिक मूलहरू सुक्न दिने छैन पराईका काला छातीहरू फुक्न दिने छैन देशमा एउटा यस्तो शक्ति निर्माण गर्नु छ जसले हिमाली शिरहरू झुक्न दिने छैन यसरी गोविन्द खनालजी किचनास धरमपानी स्याङ्जाबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक छ मसँग नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि मुक्तक मालामा प्रकाश मगर वियोगी जी उहाँकै मुक्तक लिन्छु मेरो के नै लाग्थ्यो र उनी स्वयं तत्पर भएपछि मेरो के नै लाग्थ्यो र उनी स्वयं तत्पर भएपछि भएको प्रेम लत्याई नयाँ प्रेममा अग्रसर भएपछि उनले फकीर भनी छोडेको वर्षौँ पछि भेट्न पाएँ उनको पुच्यपति मेरो गाडीको ड्राइभर भएपछि ओहो यसरी प्रकाश मगर वियोगीजी आउनुभयो घोराही दाङमाको घर हो हालमा भारतमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग श्रोता सुनिल राणा बिरहीजीको मेरो हार अनि तिम्रो जित बनाएर जाऊ मेरो हार अनि तिम्रो जित बनाएर जाऊ समय तोकेर कुन मैदान सम्झाएर जाऊ मर्तकको छोरा हो भने पछिबाट प्रहार नगर आऊ सिधै छातीमा गोली चलाएर जाऊ सुनिल राणा बिराईजी सल्यान घर र हाल भारतबाट यसरी हामीहरू समक्ष आउनुभयो अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग सुरेश अरियालजीको मुक्तक रहेको छ सिद्धले गाउँपालिका दुई धादिङ उहाँको घर हो अबको क्रममा सुरेश अरियालजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता टाढा थियो नजिक आई छरेर गयो टाढा थियो नजिक आई छरेर गयो मायाको ठुलो हाँस देखाई छरेर गयो जब मेरो मनमा घाउ लाग्न थाल्यो तिमीले पनि नुनसुक मिसाइ छरेर गयो सुन्दै सुन्दै पापिनीले सुन्दै सुनिना मेरो सुन्दै सुनिना पापिनीले सुन्दै सुनिन मेरो सुन्दै सुनिन हो पापिनीले सुन्दै सुनिन मेरो सुन्दै सुनिन तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हातमा छोरीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल तिम्रा गल्ती कमजोरीलाई माफ गर्छु भनेकै थिएँ तिम्रा गल्ती कमजोरीलाई माफ गर्छु भने थिए तिमी जस्ती भए पनि स्वीकार गर्छु भने थिए गाह्रो हुन्छ अब बाँच्न भने कति रोएँ मैले गाह्रो हुन्छ अब बाँच्न भने कति रोएँ मैले पापिनीले सुन्दै न मेरो सुन्दै सुनिन ओ पापिनीले सुन्दै न मेरो सुन्दै सुनिन तिम्रा इच्छा आकांक्षालाई पुरा गर्छु भनेकै थिए तिम्रा इच्छा आकांक्षालाई पुरा गर्छु भनेकै थिए गल्ती हुन्छ मान्छेबाट केही छैन भनेकै पाके बाँकी जीवनसँगै बाँचौँ भने कति रोएँ मैले बाँकी जीवन सँगै बाँचौ भने कति रोए मैले पापिनीले सुन्दै न मेरो सुन्दै न हो पापिनीले सुन्दै न मेरो सुन्दै सुनेन हो छाडी नजाऊ भने कति हार गुहार गरे मैले छाडी नजाऊ भने कति हर गुहर गरे मैले पापिनीले सुन्दै सुनिन मेरो सुरेश अरियालजीको मुक्तक मुक्तक सँगसँगै योगी गीत तपाईँले सुन्नुभयो मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको यो बसाइमा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु थाहा छैन समयले फकाइ फुल्याई कता लान्छ जिन्दगी थाहा छैन समयले पकाइ फुल्याई कता लान्छ जिन्दगी एक कुनाबाट कालले अर्को कुनासम्म तान्छ जिन्दगी जन्म र मृत्यु राम कहानी सुन्दै अनि सुनाउँदै एकमुठी सास छोडेर एक दिन हराएर जान्छ जिन्दगी ओहो हो यो मुक्तक रामकुमार प्रधानजीको मकवानपुर थाहा नगरपालिका वार्ड नम्बर एक उहाँको घर हो रामकुमार प्रधानजी निकै मिठो माया हामीलाई बाँड्दै नियमित रूपमा हुँदै गर्नुहुन्छ कार्यक्रममा अर्को मुक्तक म लिन्छु श्रोता मसँग छ मुक्तक रत्ना पुन मगर्जीको सम्झिएर अतीत रुन मन लाग्छ सम्झिएर अतीत रुन मन लाग्छ आँसुले परेली धुन मन लाग्छ जति जति तिमी टाढा हुँदै गयौ तिम्रै तस्विर पल पलमा छुन मन लाग्छ यो मुक्तक श्रोता रत्नापुन मगर्जीको मुसीकोट नगरपालिका एघार रुकुम पश्चिम उहाँको घर हो मायामा हराउँदै हुनुहुन्थ्यो रत्नापुन मगर्जी श्रोता आज नेपालीहरूको महान पर्व दसैँको अन्तिम दिन र धेरैजना हाम्रा प्रिय मुक्तक मनहरूले एक आपसमा मिठो माया बाँडेर दसैँ मनाउनु भयो होला आशीर्वाद साटासाट गरेर दसैँ मनाउनु भयो होला र आज विदाईको क्रममा पनि हुनुहुन्छ होला निकै मनोरञ्जन गरिरहनु भएको हुनुपर्छ भन्ने हामीलाई लागेको छ तपाईँको दसैँको अन्तिम क्षण पनि एकदमै खास बनोस् हाम्रो धेरै धेरै शुभकामना दसैँको आजको दिनको र विभिन्न कारणले घरबाट टाढा रहेर या विभिन्न घटनाबाट दुखेर तपाईँहरू जो जसले दसैँ मनाउन पाउनु भएन आगामी वर्षको दसैँ तपाईँको दसैँ बनोस् तपाईँहरूलाई पनि मनैबाट माया मनैबाट सम्झन चाहन्छु अब के दसैँ विशेष मुक्तक छन् श्रोता मसँग म तपाईँहरू समक्ष राख्छु पहिलो मुक्तक म लिन चाहन्छु राधा भुजेलजीको हामीले पनि अरूकै देखेर सिकेर दसैँ मनायौँ हामीले पनि अरूकै देखेर सिकेर दसैँ मनायौँ मिठो नमिठो जे जस्तो छ खाएर दसैँ मनायौँ बा नहुँदा नि यसरी खुसी राख्नुभयो आमाले विवाहमा ल्याएको दाइजो बेचेर दसैँ मनायौँ यो मुक्तक राधा भुजेलजीको भरतपुर चितवन उहाँको घर हो निकै मनसुनी हरफहरू लेखेर हामीलाई पठाउनुभयो उहाँले अर्को मुक्तक लक्ष्मी स्मृतिजीको रहेको समसँग श्रोता विराटनगर पाँच उहाँको घर हो पोहोर परार जे जे भयो यसपालि हुँदै नहोस् पोहोर परार जे जे भयो यसपालि हुँदै नहोस् हात पाउ रोकिदिने समय जाली हुँदै नहोस् उमङ्गका साथमा बितोस् वडा दसैँ कामना छ परिस्थिति यस्तो होस् निधार खाली हुँदैन होस् लक्ष्मी स्मृतिजीको शुभकामना मुक्तकमा यसरी विराटनगर पाँच उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता प्रमिला खरेलजीको अरूका लागि आँगनमै खुसी बोकेर दसैँ आयो अरूका लागि आँगनमै खुसी बोकेर दसैँ आयो मेरी आमा रुँदै भन्नुहुन्छ फेरि विगत पल्सायो बन्ते सबै थोक मिल्छ गरिबलाई धनी बनाउँछ यही आसमा मेरा बालाई उता परदेशले खायो हिमार्मी खरफ प्रमिला खरेलजीको काभ्रेको सिपारी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ आजलाई पनि श्रोता तपाईँहरूले मायाले स्नेहले मुक्तक मालामा पठाउनु भएको मुक्तक लिने यो क्रम यति मात्रै बिजुलीको तार तार तार तार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार chain it. माउरीलाई घरकै पिर यो माउरीको चाहिँ बस्यो भानाको तिर सलाम भानाको तिर फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार सिन्दुर हालीलाई जानेको लाग्दैन कि डर सलाम लाग्दैन कि डर तार तार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद छैन ए हजुर आउँदो शनिबार रात टिका निधारमा तलक छाती छातीभित्र मायाको आगो सल्कियो ए बिजुलीको तार तार तार तार फुर्सद भए हजुर भेटौँ शनिबार फुर्सद भए हजुर भेटौँ शनिबार छैन आदरणीय श्रोता कार्यक्रम मुक्तकमा लाको अन्त्यमा हामी छौँ मुक्तकमाला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झाउन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रिया सँगै पठाउन सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया राख्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हर हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् नमस्कार शिवरात्री एउटा चिरो काकरी मुख साउने धेरै छन् कहिले कति पुग्यो भने मनी चखुला हाम्रो गाउँका जिम्बाको तिन तलाको घर छ त्यो भन्दा नि ठुलो घरमा तिमीलाई राखौँला खोज्दैछौ तुच्छ दिन भए पनि बोटमै पाकोस् न हेर्दा पनि भला नि सोझौ सोझौ पराको मेरो माया भन्दा पनि गर्व लागोस् न झट्ट बसम देउरालीमा आउन माया आऊ दुई चार घन्टा भए पनि हाँसेर बिताऊ गरीको धान मकै वर्ष दिनलाई पुर्याउने मैले मात्रै हो कि त तिमलाई भनी छोराउने बेला मौका पारेर तिम्रो हात तानुला त्यति बेला मनका कुरा सुट्टा भनुला मौसम देउरालीमा आउन माया आऊ दुई चार घन्टा भए पनि हाँसेर बिताऊ चट्ट देउरालीमा आउन दुई चार भए पनि हाँसेर बिताउ चट्ट बस्ने देउरा चार घन्टा भए पनि हाँसेर बिताउँ हो तिम्रो छुच्चो मन छैन कैला मुनि घिरौला म पनि त हेरौला तिम्रो मन जितेर अङ्गलोमा बेरौला दिन भेट भए त सबै कुरा ठिकै छ त्यति बेलै तिम्रो मेरो चिनो सातमला हिमालको पानीले तराई मासे चाहिँ मौसम देउरालीमा आउन माया आऊ दुई चार घन्टा भए पनि हाँसेर बिताऊ चट्ट बस्ने देउरालीमा मन भएन तिम्रो छुचो बेभरले आउन मन छैन चट्ट बसम देउरालीमा आउन माया आऊ दुई चार घन्टा भए पनि हाँसेर बिताऊ चट्ट बस्ने देउरालीमा मन भएन तिम्रो छुचो बेभरले आउन मन छैन दुई चार घन्टा भए पनि हाँसेर बिताउ हो तिम्रो छुचो बिभारले आउन मन छैन